Thank you. हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ विष्णु र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ हामी कार्यक्रममा निकै नै रमाइला निकै नै उत्कृष्ट लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्ने गर्छौँ र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ धादिङबाट प्रेमबहादुर थिङ प्रेमबहादुरजी के छ तपाईँको नयाँ नौलो खबर बसी बसा हुनुहुन्छ नि धादिङतिर कतिको असार लागिरहेको छ रोपाइ लागिरहेको छ असार लागेको छैन ए लागिसकेको छ अनि तपाईँलाई चाहिँ कतिको रमाइलो लागिरहेको छ त अनि एकदम रमाइलो लागेको छ ल राम्रो ताले मजा गर्नु होला अहिले राम्रो ताले हिलो पनि खेल्नु होला सबैतिर रमाइलो गर्नु होला है अरूले खेलेको भयो भने छुट्टै मजा लिनु होला होइन प्रेम बाजुजी हुन्छ कार्यक्रममा आउनु भएको छ क कसलाई सम्झिने धन्यवाद है हजुर हुन्छ प्रेमबहादुरजी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलामा पनि उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला धादिङबाट प्रेमबहादुर सिंह आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ गाईघाटबाट बिना बिनाजी के छ तपाईँको नयाँ नौलो खबर सबै ठिक छ अनि के कसरी बित्यो नि आजको दिन हुन्छ कार्यक्रममा आउनु भएको छ कहाँ कसैलाई सम्झिने हुन्छ बिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला गाईघाटबाट बिना आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने फटाफट दुईवटा टेलिफोन नम्बर डायल गर्नु शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार दादा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म मकवानपुर साथबाट सन्त प्रधान मकवानपुर काँकाडाबाट के भन्नुभयो सन्त प्रजा सन्तजी के छ तपाईँको नयाँ नौलो खबर अनि मका मकवानपुरतिर चाहिँ कतिको असारो लागिरहेछ ठिक ठिकै लागिरहेछ अनि रोपाई कतिको भइरहेछ नि भइरहेछ नि तपाईँहरूको भयो कि भएन नि हामीलाई पनि बोलाउनु पर्छ है हुन्छ हुन्छ नि त ल हामी आउँछु फेरि भाग्नु भएन नि त हामी आयो भनेर फेरि ल ल हुन्छ सन्तजी हामी पनि आउँछौँ मजाले हिलो खेल्नुपर्छ र मजाले रमाइलो गर्नुपर्छ है हुन्छ आज कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने धन्यवाद त्यसपछि त्यो फोन लागि हजुर र त्यसपछि सन्त प्रजा सन्त सर अनि त्यसपछि ठाकुर सर या डक्टर बाबुलाल सर महेन्द्र काका मेरो साथीहरू भन्दाखेरि भन्नु पर्दाखेरि रिमलाल दिकमान अनि सलिना चौरी एलिसा र चमेली र मलाई हुन्छ सरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला मकानपुर काकाडाबाट सन्त प्रजा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा टेलिफोन नम्बर बापत तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर इसारा पाइराखेको छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज चाहिँ मैले अलिकति सानो सुनिरह सुनिरहेको छ कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट अशोक तामाङ अशोकजी के छ तपाईँको नयाँ नौलो खबर बसी बसौ भन्नु पऱ्यो यसो उठेर हिँड्ने त गर्नु हुँदैन नि तर बसी बसौ नै भन्नु पऱ्यो है उठेर हिँड्यो पनि होइन हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने धन्यवाद हजुर mm-hmm. mm-hmm. mm-hmm. हुन्छ अशोकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि उपस्थित जनाउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुराकबाट अशोक आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा नम्बर मार्फत तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ फटाफट डायल गरेर तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला भने एउटा मिठो लोकदोहोरी भाका सुन्ने बेला भएको छ यो लोकदोहोरी भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर बिरतीको छानो कर हुन्छ डर हुन्छ बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर बिरतीको छानो आशाको जग्गा लिएर नै रमाइलो लोकदोहोरी भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ आजको कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर दादा नमस्ते हजुर कामाटीको बोल्दै हुनुहुन्छ खुराकबाट ईश्वर थिङ कोराकबाट इस्सुथिङ भन्नुभयो इस्सु के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेठिक हुने कुरै भएन नि अनि यसो के कसरी बित्यो नि तपाईँको दिन आज आज खेल्दै खेल्दै बित्यो है ए mm-hmm. कुरा गर्दा गर्दै बित्यो आजको दिन त खुबै रमाइलो भयो जस्तो छ इसुजी भइहाल्छ नि होइन हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो कसलाई सम्झिने आज धन्यवाद अनि मेरो घर परिवारलाई मेरो दिदी मायाम दिदीको घर परिवारलाई अनि मार्था मार्था दिदी मार्था दिदीको घर परिवारलाई मेरो साथीहरू दिपेन्द्र सोनाम अनि दोर्जे प्रवीण कुमार अनि साथी साथी अनि चन्द्रमाया अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ यसोजी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरू पनि उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट इसु थिङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ धादिङबाट सञ्जय चेपाङ सञ्जयजी के छ धादिङतिरको नयाँ नयाँ खबर सुनाउनुहोस् अनि धादिङतिर चाहिँ कतिको रोपार बढिरहेछ एकदम रमाइलो भइरहेछ त्यसो भए धादिङतिर त है हुन्छ कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झिने हुन्छ सञ्जयजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि उपस्थित जनाउँदै होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला धादिङबाट सञ्जय छिपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँ सम्पर्क विचित भइसकेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट कल्पना भन्नुभयो होइन पदमपुरबाट के भन्नुभयो ओ अञ्जना अञ्जना चाहिँ के छ तपाईँको नयाँ नौलो खबर अञ्जनाजी त अचेल धेरै व्यस्त हुनुहुन्छ कि क्या हो छैन त्यस्तो अनि हामीलाई त चटक्कै माया मार्नु भयो नि त तपाईँहरूले त फोन गर्दा फोनै लाग्दैन फोन गर्दा फोनै लाग्दैन अरूलाई पनि पालो दिनु परेन होइन अञ्जनाजी दिनु पर्यो अनि पदमपुरतिर कतिको रोपार लागिरहेको छ अहिलेसम्म भएको छैन है पक्कै भयो नि पक्कै पनि केही समय पछाडि चाहिँ हुन्छ होइन अञ्जनाजी एकदम रमाइलो हुन्छ जस्तो छ होइन हुन्छ अञ्जनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो क कसलाई सम्झिने आज धन्यवाद मेरो मम्मी बुवा भाइ बुवाले दाई दाईहरू दाईको छोरी दाईको छोरी बिमलालाई हजुर मेरो यहाँ दार्जिलिङमै हुने साथीहरू सीता फुलमाया अनि यहाँ हुने बहिनी भाइहरूलाई अनि कराकमा हुने कराक हुने दिदी बहिनी सम्पूर्णलाई कराकवासीलाई अनि सैफेदबाट आउने अङ्कललाई रमेश अङ्कललाई अनि पदमपुरबाट आउने दास लामा अनि अनि अन्तिममा चाहिँ अञ्जना भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि होइन हुन्छ अञ्जनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला पदमपुरबाट अञ्जना आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट मिना लामा मिनाजी के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै सबै ठिक छ नि के कसरी बित्यो नि तपाईँको दिन आज हुन्छ मिनाजी कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने आज धन्यवाद हुँ हुँ हुन्छ मिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुराकबाट मिना लामा आउनुभएको आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला अब भने कार्यक्रममा एउटा मिठो लोकदोहोरी भाका सुन्ने बेला भएको छ यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ पाएन डिग्री पास गरेर भैँसी पाले गाउँतिर झरेर चिन्ता छैन के मलाई अमेरिका मलाई जापान पनि मलाई बेलायत नि लैनो भैँसी दुन्छु दुई गिलास दुध खान्छु मलाई बियर पनि मलाई हुस्की पनि मलाई पोसिलो नि मलाई पोसिलो नि मलाई पोसिलो नि यो पोसिलो नि मलाई पोसिलो नि रमाइलो लोकदोहोरी भाका हामीले पृष्ठभूमिमा राखिसक्यौँ निकै नै रमाइलो थियो लोकदोरी भाका हामीले पृष्ठभूमिमा राखिसक्यौँ तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ निकै नै रमाइला लोकदोहोरी भाकाहरू बजाएर तपाईँ दिनभर काममा व्यस्त रहनुहुन्छ आफ्नो कामबाट घर फर्किँदैछन् हुनुहुन्छ होला कोही मोबाइल सेटमा कोही रेडियो सेटमा भयो भने कार्यक्रम अर्पण शुभ साँझको बसालाई सुनेर बसिराख्नु भएको छ भने तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गर्नेछौँ हामी निकै नै रमाइला रमाइला लोकदोहोरी भाकाहरू बजाएर कोही पनि कार्यक्रममा आउन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार रामहरी को बोल्दै हुनुहुन्छ रामहरी चेपाङ सिद्धिबाट अनि सिद्धितिरको हालखबर के छ रामहरीजी एकदम ठिक छ अनि के कसरी बित्यो नि तपाईँको दिन आज पढ्दै हुनुहुन्छ के कतिमा पढ्नुहुन्छ नाइनमा पढ्दै हुनुहुन्छ ए हुन्छ राम्रो राम्रोताले पढ्नु होला राम्रोताले एसएलसी पनि राम्रोताले दिनु होला अब झन् एसएलसी नजिक नजिक आउ आइसक्यो होइन र अब त एक वर्ष त हो नि होइन अनि पढाइमा कतिको ट्यालेन्ट हुनुहुन्छ नि ठिक ठिकै हो होइन अनि तपाईँलाई पढाइ बाहेक अरू के गर्नु मन लाग्छ नि हुन्छ होला राम्रोताले पढ्नु होला राम्रोताले एसएलसी पनि पास गर्नु होला होइन ऋषि होइन रामहरूजी हुन्छ कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने धन्यवाद अनि साथीहरूलाई अनि हाम्रो स्थिति र हुन्छ रामरीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला सिद्धिबाट रामहरि चेपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ हामीले सम्पर्क विच्छेद भइसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर परिवार लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो उहाँसँग पनि सम्पर्क विच्छेद भइसकेको छ कुराकानी गर्न पाएनौँ हामीले कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय सुनेर बसिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजमा र तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर आउन सक्नुहुनेछ फटाफट दुईवटा टेलिफोन नम्बर डायल गर्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ कुराकबाट सुभाष तामाङ सुभाषजी के छ तपाईँको नयाँ नौलो खबर पसलमा बसी बस यसो व्यापार व्यवसाय गर्नुहुन्छ त्यसो भए अनि व्यापार व्यवसाय कस्तो छ नि सुभाषजीको अहिलेसम्म राम्रो चलाएको छ राम्रो तले गर्नु होला है व्यापार व्यवसाय हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने हुन्छ सुभाषजी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित जनाउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सुभाष तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ र तपाईँकै सम्झना अनि समर्पणहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो धादिङबाट प्रेमबहादुर थिङ गाईघाटबाट बिना मकनपुर काँकाडेबाट सन्त पर्जा कोराकबाट अचुक कोराकबाट थिङ धादिङबाट सञ्जय चेपाङ पदमपुरबाट कोराकबाट अञ्जना कोराकबाट मिना लामा सिद्धिबाट रामहरि चेपाङ अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो कोराकबाट सुभाष तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई हृदयदेखि नै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि आजको